गते बडीघाट गाउँपालिका वडा नम्बर एकबाट आठ नाल गलकुट नगरपालिका वडा नम्बर आठबाट एकनाल गलकुट नगरपालिका वडा नम्बर तिनबाट एकनाल गरी बाह्र नाल भरुवा बन्दुक व्यवहारसी अवस्थामा रहेको बरामद गरेको थियो इलाका प्रहरी कार्यालय गलकुट बागलुङको कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लले इलाका अवलोकनको क्रममा धेरै घटनाहरू लेक तथा जङ्गलको नजिक भएको र पहिलाको घटनालाई विश्लेषण गरी त्यस क्षेत्रमा घरेलु भरुवा बन्दुक रहेको अनुमानको आधारमा प्रहरी गस्ती र घर खान तलासी कार्यले तीव्रता दिनुभएको थियो स्थानीय जनप्रतिनिधि मार्फत अवैध हतियारको बारेमा स्थानीय जनताले कानुनी पक्षको हामीले सचेत बनाउने र अवैध हात हतियार खोजी कार्यलाई तीव्र पारेका छौँ मल्लले भन्नुभयो हामीले सचेत बनाएपछि वनजङ्गल छेउमा व्यवहारिस अवस्थामा अवैध भरुवा बन्दुक स्थानीयले फालेकाले फेला परेका हुन् अवैध हात हतियार घरमा लुकाएर राखेको पाइ पाइएमा कानुन अनुसार छ महिना जेल तथा दुई लाख रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था छ यसअघि प्रहरीले बेवारिसी अवस्थामा विभिन्न वन जङ्गलबाट करिब पचहत्तर नाल भरुवा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइसकेको मल्लले जानकारी दिनुभयो गौमुखी कृषि सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा आजदेखि सुरु भएको छ आजको साधारण सभा गलकोट नगरपालिका वडा नम्बर एक र दुईका सेयर सदस्यहरूको सहभागितामा गलकोट नगरपालिका वडा नम्बर एक दुई दिला भाटीमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जित अवस्थाले मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी छ दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको पहिलो दिन सम्पन्न भएको हो एक हजार सात सय सेयर सदस्य रहेको सहकारीमा गत आर्थिक वर्ष दुई हजार छिहत्तर सतहत्तरमा एक करोड चौबिस लाख सेयर पुँजी रहेको उल्लेख गरिएको छ सभामा शिक्षा समिति संयोजक बहादुर खत्री गलकुट नगरपालिका वडा नम्बर वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी सेयर सदस्य धना खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो साधारण सभा सहकारीका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षता सहसचिव श्याम सुन्दर श्रेष्ठको स्वागत तथा सचिव गुमान सिंह खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो साधारण सभा मङ्गलबार गलकोट नगरपालिका वडा नम्बर तिनको बेसी बोडाफाट र लमाइका सेयर सदस्यको सहभागितामा बेसी आमा समूहको भवन र गलकुट नगरपालिका वडा नम्बर एघार र नौका सेयर सदस्यहरूको सहभागितामा गलकुट नगरपालिका वडा नम्बर नौ वडा कार्यालयमा सञ्चालन गरिने सहकारीले जनाएको छ सयपत्री बौद्धिक सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभाको अन्तर्गत चौथो दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा कलकुट नगरपालिका वडा नम्बर चार साबी खटिया गाविस वडा नम्बर छका चार सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण खेतमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरसको कोभिड कारण सर्जित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको चौथो दिनको सभा सम्पन्न भएको थियो साधारण सभा सहकारीका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो साधारण सभा मङ्गलबार गलकुट नगरपालिका वडा नम्बर तिन हटिया बजारका सेयर सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण खेतमा सञ्चालन गरिएको गरिने सहकारीले जनाएको छ गलकुत बौद्धेश्वरी सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत दोस्रो दिनको सभा सम्पन्न भएको छ आज एक सय एकाउन्नदेखि तिन सयसम्मको सेयर सदस्यता सदस्यता नम्बर भएका सेयर सदस्यहरूको सहभागिता आह्वान गरेकोमा छ्यानब्बेजना सेयर सदस्यको सहभागितामा कलकुत नगरपालिका वडा नम्बर तिन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 फेरि खबरकै सिलसिला बागलुङ नगरपालिका वडा नम्बर दुईका एक बालक दस दिनदेखि बेपत्ता भएका छन् बागलुङ नगरपालिका वडा नम्बर दुईका दुर्गा विकका चौध वर्षका छोरा रोशन पुरान पुरानो सिनेमा रोडदेखि बेपत्ता भएको परिवारका सदस्यले बताएका छन् पुस नौ गति घरबाट निस्केपछि अहिलेसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी गरिदिन प्रहरी र स्थानीय बासिन्दासँग पनि आग्रह गरेका छन् ती बालक कन्या मन्दिरमा माध्यमिक विद्यालयको कक्षा दसमा अध्ययनरत रहेको बुझिएको छ काठेकोला वडा नम्बर पाँच बिहुमा प्रहरी चौकी धम्जा बिहुको भवन शिलान्यास भएको छ लामो समयदेखि घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको प्रहरी चौकीको भवन निर्माणको लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर गरे पश्चात भवन निर्माण सुरु भएको हो भवनको शिलान्यास सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले गर्नु भएको हो चालु आर्थिक वर्षमा प्रदेश सरकारको विनियोजित गरेको एक करोड उनसत्तरी लाख छत्तिस हजार तिस रुपियाँ लागतमा भवन निर्माण हुन थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो भवन निर्माणका लागि शान्तिदेवी सुनामी जेबी निर्माण कम्पनीले जिम्मा पाएको छ भवन आगामी दुई हजार अठहत्तर असोज मसान्तसम्ममा सम्पन्न हुने भण्डारीले बताउनुभयो पुरानी चौकी पुरानो चौकीको तिन रोपनी आठ आठ चार आना जग्गामा निर्माण हुन लागेको भवन साढे तिन तलाको बन्ने दुई तलाको बन्ने छ भवन निर्माण पश्चात आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको छ भवन निर्माण नहुँदा मध्यपहाती लोकमार्गको ढुलोले गर्दा चौकीमा कार्यरत कर्मचारी प्रहरीहरूले स्वास्थ्य खेप्नु परेको थियो नेपाली नेपाल नागरिक उड्डयन प्राधिकरणले बागलुङ नगरपालिकाको समन्वयमा बलेवास्थित विमानस्थल निर्माण अगाडि बढाएको छ चालु आर्थिक वर्षभित्रै सबै काम सक्ने गरी निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो केही समय अघिसम्म लकडाउनको कारण मजदुर नभएर रोकिएको कामले अहिले गति लिएको हो बागलुङ नगरपालिकाले निर्माणमा सहजीकरण गराएकोले कामले गति लिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो पौडेलले बेला बेला आफै पुगेर यहाँको अनुगमन गरिरहनु भएको भएको छ धेरै वर्षदेखि अलपत्र रहेको पक्की धावन मार्ग बनाएर जहाज चलाउने लक्ष्यले पुनर्निर्माणको काम गरिएको प्राधिकरणका कार्यक्रम व्यवस्थापक मिनराज ओझाले बताउनुभयो उहाँले समयमै काम सकेर नियमित जहाज उडाउने योजनामा पनि साथ दिने बताउनुभयो प्राधिकरणले कास्त मण्डप हुमा एन संयुक्त निर्माण कम्पनीसँग गत वर्षको पुष पन्ध्र गते आठ करोड चौबिस लाख चौतिस हजार रुपियाँमा विमानस्थल कालोपट्टिको सम्झौता गरेको थियो दुई हजार सोह्रदेखि दुई हजार अठारसम्म लगाएर स्थानीयले बनाएको विमान विमानस्थलमा पोखरा बागलुङ सडक नबनेसम्म नियमित जहाज चलेको स्थानीयले बताएका छन् सडक बनेपछि भने जहाज चल्ने छाडेको थियो नगरपालिकाले खाली सिटको भार समेत बेहोर्ने गरी दुई हजार पचहत्तर सालमा जहाज चलाएको थियो साताको दुई दिन चलाएको जहाजबाट घाटा भएको र कच्ची धार मार्गका कारण जहाज रिप्लाने खतरा भएको भन्दै हिउँदमा मात्रै चलेर उडान भए बन्द भएका थिए गत वर्ष नगरपालिकाकै पहलमा प्राधिकरणले मैदान कालोपट्टिका लागि ठेक्का लगाएपछि कामले गति लिएको हो ठेकेदार कम्पनीले जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकाले विमानस्थल हस्तान्तरण गर्ने योजना बनाएको छ विमानस्थलमा छ सय बिस मिटर लामो पक्की नाली बनाउने मैदानमा एक हजार पाँच सय मिटर लामो घेराबार बनाउने लगाउने तयारी छ मैदानको सबै भाग एक किलोमिटर एक किलोमिटर लामो छ तर हाल छ छ सय बिस मिटर लामो बिस मिटर चौडा कालोपत्री गरिनेछ मैदान भने साठी मिटर चौध समेको छ यहाँ अठारदेखि चौबिसै क्षमताका जहाजहरू चल्ने आकलन गरेर मैदान पुनर्निर्माण भएको हो यो मैदानमा सडकको भन्दा फरक गुणस्तरको कालोपत्री हुने बताइएको छ का अहिले मैदानमा गीत बिछ्याउने काम भइरहेको छ गर्मी मौसम सुरु हुनासाथ कालोपत्रीको काम थालिने ठेकेदार कम्पनीले जनाएको छ बागलुङको बलुवा विमानस्थलसम्म पुग्नको लागि कालीगण्डकी करिडोरको स्तरोन्नति भइरहेको छ त्यस्तै बागलुङ कुसमिसेरा सडक पनि कालोपट्टिको काम भइरहेको छ यी दुवै सडक स्तरीय भएपछि सदरमुकामबाट सहजै आवजात गर्न सकिने र जाँच पनि नियमित चल्न सक्ने पौडेलले बताउनुभयो त्यस्तै छिमेकी पर्वत जिल्लाको सदरमुकाम कुष्मा बजारबाट पनि नजिक भएकोले यो विमानस्थलको फाइदा लिन सकिने बागलुङ नगरपालिका वडा नम्बर चौधका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो बलिवादेखि कुष्मा जोड जोड्ने